कोठाभित्र थुनिन्छौँ हामी आफैले आफैलाई अनि चारैतिर उनको यादका क्यानभासहरू कोर्दै निचोड्छौँ मुटुलाई अनि खोज्छौँ एउटा माध्यम जसले पुर्याउन सकोस् हाम्रो प्रेमका आवेगहरू मुटुदेखि मुटुसम्म नमस्ते नमस्ते नमस्ते अनि रात्रिकालीन अभिवादन तपाईँ सम्पूर्णलाई कार्यक्रम मुटुदेखि मुटुसम्ममा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ मकवानपुरको एकमात्र चौबिसै घन्टा प्रसारण हुने रेडियो कार्यक्रम रेडियो सरोवर बयानब्बे दशमलव पाँच मेगा हर्जमा कार्यक्रम मुटुदेखि मुटुसम्म र मुटुदेखि मुटुसम्मको साथमा सदा चाहिँ आज पनि उपस्थित छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म आउने गर्छ प्रत्येक दिन माफ होला हरेक मङ्गलबार सवा नौ बजीदेखि राति दस बजेसम्म तपाईँले कार्यक्रम सुन्न सक्नुहुन्छ र कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँ माया गर्ने श्रोताको लागि हामीले तयार पारेका हौँ विशेष गरी तपाईँको मनमा गुम्सेर रहेका मायालु अभिव्यक्तिहरू प्रेमका आभासहरू तपाईँको आफ्नो मान्छेको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 साथीहरूले रेडियो सर्भरको अफिसियल फेसबुक पेजमा कमेन्ट गरिरहनु भएको छ तपाईँलाई जानकारी पनि गराउँ मैले कार्यक्रम मुटुदेखि मुटुसम्मको लागि चाहिँ आधिकारिक पेज सबि सौगातलाई नै मान्ने गरेको छु त्यसैले तपाईँले सबि सौगात पेजमा गर्नुभएका पोस्टहरूमा कमेन्टहरूलाई मात्रै हामी कार्यक्रममा राख्छौँ र त्यसका लागि भने लिङ्क मैले रेडियो सर्भरको फेसबुक पेजमा पनि दिएको छु तपाईँले त्यो लिङ्कको मुनि होइन कि लिङ्कमा गएर सर्भर सबै सौगात पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँले कमेन्ट वा एसएमएस कुनै एउटा मात्र गरिदिनु होला यो चाहिँ मेरो आग्रह हो र सकेसम्म विदेशमा बस्नुहुने साथीले कमेन्ट गर्नुभएको राम्रो तर पनि साथीहरूलाई कमेन्ट गर्नु छ अलिक धेरै कुरा भन्नु छ भने चाहिँ स्वदेशका साथीहरूले पनि गर्न सक्नुहुन्छ नेपालमै बसिरहनुभएका साथीले पनि तर याद गर्नुहोस् तपाईँले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 तपाईँका कमेन्टहरू पनि पढ्छु म धेरै साथीहरूले कमेन्ट गर्नुभएको छ कमेन्ट गर्नुभएको छ मन्जु लामाजीले मन्जुजी कमेन्टमा लेख्नुहुन्छ hi bro how are you it's me Manju from Hetauda पन्ध्र पदम पोखरी आज मेरो म्यासेज भन्नुपर्दा मलाई माया गर्ने मेरो हर्डली हस्बेन्ड मनिकजीलाई लभ यु एन्ड मलाई हमेसा दुःख सुखमा साथ दिने मेरो बेस्टी कैलाशजीलाई मिस यु एन्ड ब्रो तपाईँलाई नि miss you okay take care bro good night have sweet dreams भन्नुभएको छ थ्याङ्क सो मच मन्जुजी तपाईँको कमेन्टको लागि र तपाईँको हस्बेन्डले पनि कार्यक्रम कार्यक्रम सुनिरहनु भएको छ भने अवश्य पनि तपाईँको यो सन्देश उहाँसम्म पुगिसकेको छ र उहाँ ड्युटीमा हुनुहुन्छ उहाँले सुन्नुभएको छैन भने पनि तपाईँको यो सन्देश अवश्य पनि सुन्नुभएका साथीहरूले उहाँसम्म पुर्याइदिनु हुनेछ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ टुक्रेको मुटु राज लामाजीले हाई दाई के छ खबर मेरो खबर भन्नुपर्दा मेरो विदेशमा रहनुभएको काकालाई सम्झिरहेको छु भनिदिनु है र मसँग फ्रेन्ड बन्न चाहनुहुन्छ भने फेसबुकमा टुक्रेको मुठो राज लामामा एड गर्नुहोला भन्नुभएको छ धेरै धेरै धन्यवाद छ राजी तपाईँको यो कमेन्टको लागि र तपाईँको विदेशमा रहनुभएको काकाले पनि W dot radio server dot com dot NP अथवा अन्य माध्यमहरूबाट कार्यक्रम मुटुदेखि मुटुसम्म सुनिरहनु भएको छ भने अवश्य पनि उहाँसम्म यो सन्देश पुगिसकेको छ अर्को कमेन्ट गर्नुभएको छ एसके यादवजीले एसकेजी लेख्नुहुन्छ हेलो नमस्कार के छ खाना भयो त म सञ्जय कुमार यादव हाल काठमाडौँबाट मेरो मनको बोली मुटुको धड्कन JP friend Kabina Subu Mohan all I miss you good night भन्नुभएको छ धेरै धेरै धन्यवाद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 र अलिकता नेटको प्रब्लम भइरहन्छ सदैव यो प्राविधिक गडबडी <laughs> सदैव भइरहन्छ र यतिखेर तपाईँको कमेन्ट पढ्न चाहन्छु म कमेन्ट गर्नुभएको छ सङ्गीता तामाङजीले हेलो दादा आरामै हुनुहुन्छ it's me Sangita Tamang from Bhainse साथ आज मेरो फ्रेन्डहरू भन्नुपर्दा बबिता बसन्ती स्मिता कमला सविता सरिता शिष शर्मिला शरण एन्ड दिदी सुन्तलीलाई मिस यु अलर्ट भन्न चाहन्छु र जति पनि नेम छुटेका अल फ्रेन्डलाई पनि मिस गर्दैछु अनि दादा हजुरलाई पनि ओके दादा take care bye bye a sweet dream भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्ट को लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ कान्छाको कान्छी भन्नुभएको छ उहाँले हाई दादा मि पदमपोखरीबाट सम्झना मोक्तान के छ दादा मिस यु दादा लास्ट मिस गरेको छु रेडियो सर्भरको होल युनिटलाई मेरो सन्देश भन्नुपर्दा धेरै मिस गरेको छु भनिदिनु है दादा हजुरको कुरा उसले काट्न सक्दैन हजुरको भोइसको फ्यान हो त्यो सो दादा माई अल फ्रेन्डलाई नै मिस गरेको छु भन्नु है एन्ड यति भन्दै छुट्टिन्छु बाबाई दादा ह्याभ स्विट ड्रिम्स दादा and radio server whole unit and my all friend भन्नुभएको छ अवश्य पनि तपाईँको आफ्नो मान्छेले सुनिरहनु भएको छ भने सम्झना चाहिँ अवश्य पनि मेरो आवाजलाई काट्नुहुन्न मेरो बोलीलाई काट्नुहुन्न भन्नुभएको छ अवश्य नै उहाँले तपाईँलाई फोन गर्नुहुनेछ यो मेरो विश्वास हो र तपाईँहरूको माया सदैव यस्तै रहिरहोस् धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सन्जु लामाजीले हेलो दादा खाना खानुभयो त म सन्जु लामा भैँसे साथबाट आजको सन्देश भन्नुपर्दा साथी सनोत सङ्गीता शान्ति आवाज सबिना कुमार एम अनि दादा हजुरलाई पनि मिस गर्दैछु गुड नाइट दादा भन्नुभएको छ thank you so much Sanjuji खाना खाइसकेको छु कार्यक्रम तपाईँको माझमा लिएर आएको छु र तपाईँको कमेन्टको लागि धेरै धेरै धन्यवाद आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ अर्को कमेन्ट गर्नुभएको छ विकिपीले बिकेपीले तपाईँको प्रोग्राम सुनिरहेको छु है दादा भन्नुभएको छ thank you so much BKPG तपाईँको यो कमेन्ट एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको र यस्तै साथ र मायाको अपेक्षा गर्छु यतिखेर अर्को कमेन्ट पढ्न चाहन्छु म कमेन्ट गर्नुभएको छ हिरालाल राईजीले हिरालाल राईजी कमेन्टमा लेख्नुहुन्छ hello me Hiralal Rai Dhankuta now Malaysia आज मेरो मनमुटुको माई लभली क्युट कालीलाई I love you miss you Kali म तिमी बिना एक पल्ली बाँच्न सक्दिनँ भन्छु ओके भवाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ स्वर्णिमा तामाङजीले स्वर्णिमाजी कमेन्टमा लेख्नुहुन्छ हाई चन्द्र दादा म सरिता तामाङ फ्रम भैँसे साथबाट आज म साथीहरू सङ्गीता शिष विनिता बाबु युनिक सोल्टिनी Babita Savita lovely friend Sharmila and अन्तिममा अमृतलाई धेरै सम्झिरहेको छु भन्दै छुट्टिन्छु बोबाई दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि त्यसै अर्को कमेन्ट पनि गर्नुभएको छ साथीले कमेन्ट गर्नुहुने साथी हुनुहुन्छ आदि आकाश भन्नुभएको छ उहाँ लेख्नुहुन्छ मेरो याद आएगी तुझे अह मेरी याद आएगी तुझे जब दूर चला जाऊँगा मेरी याद आएगी तुझे जब दूर चला जाऊँगा दूर इतना कि कभी लौट के आना कभी लौट के ना आऊँगा अब तक तेरे दिल में रहता था रहता था फिर तेरे यादों में बस जाऊँगा याद आएगी बातें और मुलाकातें मगर तुझसे मिलना ही नहीं पाऊँगा वनवास तड़पोगी तुम भी मेरे बारे में सोचकर मगर तब मैं नज़र नहीं आऊँगा तुझे जान से ज़्यादा चाहता हूँ पर साबित नहीं कर पाऊँगा कहते हैं वहाँ के लिखने भएको अगाड़ी तुझे जान से ज़्यादा चाहूँ पर साबित नहीं कर पाऊँगा लोग कहते हैं प्यार अमर होता है फिर तो मैं खुद को अमर कर जाऊँगा मेरे प्यार को सहारा देना जब आखिर दम पर तुझे बुलाऊंगा मेरी याद आए तो रात को बाहर आका आकर देखना एक चमकता हुआ तारा बन जाऊंगा आंसू मत बहाना मुझे याद करके वरना नाराज हो जाऊंगा सुना है सात जन्म मिलते हैं इंसान को वादा आह है तुमसे बाकी छः जन्म तेरे साथ निभाऊंगा Sapna I am so sorry I am missing a thank you so much bro भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो मिठो भावनाको लागि हिन्दी भाषामा लेखिएको थियो अब तोडमोड गरेर मैले के के पढेँ तपाईँले लेख्नुभएको अनुसारको भावना सम्प्रेषण गर्न नसकेको रहेछु भने सरी भन्न चाहन्छु र धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ अर्को कमेन्ट यतिखेर पढ्न चाहन्छु कमेन्ट भन्दा पनि एसएमएस पढ्न चाहन्छु हेलो दादा मि सुनिता रुम्बा फ्रम हेटवडा अठार सिकरपानीबाट आज मेरो एसएमएस भन्नुपर्दा आउने Sunit Syangtan all time miss you भन्न चाहन्छु ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ र र तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर तिन चार चार दिदीमा म्यासेज गर्न सक्नुहुन्छ यतिखेर म अरू पनि कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ निश्चल निर्मलाजीले हेलो हाई दर्शन नमस्ते मि Nishchal Nirmala from Samarpan media group Dhamak good night wishes friend Parvati Rai मिङमा शेर्पा साजन सुब्बा वानेम त्यसै गरी भरत रिजाल पलपल मगर अविनाश पौडेल लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ एन्ड रिमा अल फ्रेन्ड्सलाई गुड नाइट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ तामाङको छोरो सौरभ भन्नुभएको छ सौरभजी लेख्नुहुन्छ हाई दादा एक्लो प्रेमी सौरभ लामा फ्रम हेटौँडा अठारबाट मेरो सन्देश त त्यस्तो केही छैन एक्लो मान्छेको के सन्देश हुनु र होइन एन्ड निष्ठुरी साथी एन्ड उही निष्ठुरी मायालाई हामी मिस भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि सौरभजी आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ श्रोता निष्पष्ट अन्धकार छ चारैतिर अँध्यारोले छोएको छ यतिखेर हामी मध्ये कोही बिछौनामा पल्टिरहेका होला कोही बाहिर बसेर शीतल ताप्दै गर्नुभएको होला कोही निदाउन खोज्दा खोज्दै पनि आफ्नो मान्छेलाई सम्झेर निदाउन सक्नुभएको छैन होला मनभित्र तपाईँका मनका आवेगहरू उकुस मुकुस भएका होलान् ती मनका भावनाहरू ती मनका आवेगहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने प्रयास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 धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ तपाईँको कमेन्टहरू पनि पढिरहेको छु मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र र यतिखेर तपाईँको कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ हेलो दादा म उही अभागी मान्छे फ्रम गोगनपानी नाउ हेटौँडा अट्ठाइस भन्नुभएको छ तामाङ नि केटी भन्नुभएको छ उहाँले कमेन्टमा अगाडि लेख्नुहुन्छ आजको SMS my family and lovely फ्रेन्डहरू मनिष सुनिता अविरल र लभली सिस दिपालाई लभ यु एन्ड हर्ट लिसिस प्रमिला मिस यु स्पेसली कोही कसैको पनि र हजुरलाई पनि ल दादा बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि त्यसै अर्को कमेन्ट गर्नुभएको छ नक्कले केटो भन्नुभएको छ उहाँ लेख्नुहुन्छ उही कान्छी एसबिटीलाई अल टाइम मिस गर्दैछु इट्स मी नक्कले केटो ओके भवाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सविता अधिकारीजीले hi bro it's me Savita Adhikari from Kamani I must say bro this program is really very nice and I am regular listener of the radio servers programs and I don't have else to say but want say miss you to all my Facebook friends okay bro good night take care bye bye भन्नुभएको छ थ्याङ्क यू सो मच सविताजी तपाईँको यो कमेन्टको लागि र माया गर्नुभएको छ सदैव यत्तिकै माया गरिरहनुहोला तपाईँको माया र तपाईँको साथ पाउ पाउँदै गएमा अझ हामी बलियो हुँदै जान्छौँ र हाम्रो मित्रता हाम्रो मायाको डोरी अझै बढ्दै जानेछ धेरै धेरै धन्यवाद छ सविताजी तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ र कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँका एसएमएसहरू तपाईँका कमेन्टहरू पढिरहेको छु र एकैछिन तपाईँका कमेन्ट एसएमएसहरूलाई थाती राख्दै अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक आवाज सुनौँ हिन्दी मुभी एक विवाह एसाभिबाट यो सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि त्यस पछाडि हामी तपाईँका कमेन्ट र एसएमएस लिएर पुनः आउनेछौँ वक्त कहे हर पल से संभाले अब मेरी अमानत तेरे हवाले अब मेरी अमानत तेरे हवाले मुझ में जिंद में जिंदा हूँ मैं मुझ में जिंदा है वो उसमें जिंदा हूँ मैं मेरी दुनिया है वो उसकी दुनिया हूँ मैं मेरी ही दुनिया है वो उसकी दुनिया हूँ मैं मुझ में जिंदा है वो उसमें जिंदा हूँ मैं मुझ में जिंदा है वो उसमें जिंदा हूँ मैं सा कोई दूसरा है कहा नाज रंगत पे उसकी करे गुलसता उसके चारों तरफ खुशबुओं का जहां उसके चारों तरफ खुशबुओं का जहां उसकी खुशबू लिए कैसा हूँ मैं मुझ में जिंदा है वो उसमें जिंदा हूँ मैं उसको तारीफ सुनना गवारा नहीं उसको तारीफ सुनना गवारा नहीं उसकी तारीफ में फिर भी गाता हूँ मैं उसकी तारीफ में फिर भी गाता हूँ मैं मुझ में जिंदा है वो उसमें जिंदा हूँ मैं आहा मुजमै जिन्दा है हो यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म रेडियो सर्भर बयानब्बेसम्म पाँच मेगा हर्च र W W W dot radio server dot com dot एनपीबाट संसारभर र साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा चाहिँ म तपाईँका सन्देशहरू तपाईँका मुटुका आवेगहरू राखिरहेको छु र यतिखेर तपाईँको एसएमएस पढ्न चाहन्छु एसएमएस गर्नुभएको छ हाई चन्द्रदा खाना भयो कि नाइ it's me Mahesh Kumar Bhomjan from Hetauda अठार जातेबाट आज मेरो सन्देशहरू भन्नुपर्दा उही मेरो लभली सानोलाई भन्नुभएको छ यति मात्र आएको छ लभली सानोलाई I love you so much नै होला सायद थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि महेशजी तपाईँको सानोले पनि कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँलाई एकैछिनमा रिप्लाई अवश्य गर्नुहुनेछ यो चाहिँ मेरो विश्वास हो र सानुजी एसएमएस गर्नुहोला है त अर्को एसएमएस गर्नुभएको छ हाई दादा म लक्ष्मी पदम पोखरीबाट मेरो एसएमएस भन्नुपर्दा मेरो अह मेरो हजा हस्बेन्ड अस्बिर मोक्तानलाई आई लभ यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र अस्बिरजीले पनि कार्यक्रम सुनिरहनु भएको छ भने अवश्य पनि तपाईँलाई म्यासेज रिप्लाई गर्नुहुनेछ र खुसी लाग्यो आफ्नो श्रीमानलाई सदैव माया गर्नुहोला सदैव आफ्नो साथमै रहनुहोला एकअर्काको साथ एकअर्काको मायाका साथमा अगाडि बढ्नुहोला धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएस कलको लागि र थुप्रै साथीहरूले मलाई गुनासो गरिरहनु भएको छ मेरो कमेन्ट पढिदिनु भएन मैले कमेन्ट गरेको छु लौ न मेरो कमेन्ट नपर्ने भनिरहनु भएको छ र साथीहरूलाई आग्रह गर्छु मैले मुटुदेखि मुटुसम्ममा चाहिँ कमेन्ट लिँदाखेरि जहिले पनि सवि सौगात पेजमा Sabi Saugat W W W dot Facebook dot com slash Sabi Saugat Anurag भन्ने पेज छ त्यो पेजमा हाम्रो पोस्टमा गरिएको पोस्टमा गरेको कमेन्टहरूलाई मात्र कार्यक्रममा समेट्छु त्यसैले तपाईँले रेडियो सर्भरको पेजमा होइन कि सवि सौगात पेजमा चाहिँ तपाईँले कमेन्ट गर्न हुन आग्रह गर्छु र रेडियो सर्भरको पेजमा गरेका कमेन्टहरू चाहिँ मैले लिँदिनँ यो कार्यक्रममा चाहिँ तपाईँलाई थाहा छ धेरै भइसक्यो यो कुरा र कतिपय साथीहरूले चाहिँ मैले रेडियो सर्भरमा सेयर गरेको लिङ्कमा नगइकन त्यसमा पोस्ट गरिएको कुरा नपढिकन सिधै तल कमेन्ट गरिदिनु भएको छ त्यसमा तपाईँले एकचोटि पढेर मात्र कमेन्ट गरिदिनु होला कार्यक्रम मुटुदेखि मुटुसम्ममा सन्देश राख्नको लागि यो लिङ्कमा गएर सबै सौगात पेजमा कमेन्ट गर्नुहोस् याद गरौँ सबै सौगात पेजमा गरेको कमेन्टलाई नै आधिकारिक मानिनेछ भनेर लेखिएको छ त्यसैले तपाईँले त्यो कुरा पुरा पढेर लिङ्क जुन दिएको छ त्यो लिङ्कबाट गएर सबै सौगात पेजमा गएर मात्रै कमेन्ट गरिदिनु होला अन्यथा तपाईँको कमेन्ट कार्यक्रममा बस्दैन र तपाईँले गुनासो गरिरहनु भएको छ मलाई चाहिँ दुःख लाग्छ यदि धेरै माया गर्ने श्रोता हुनुहुन्छ तर पनि तपाईँको कमेन्ट पढ्न नपाउँदा मलाई दुःख लाग्नु स्वाभाविक पनि हो त्यसैले तपाईँले सबै सौगात पेजमा नै कमेन्ट गरिदिनु होला र त्यसमा गरेका कमेन्टहरू सकेसम्म सबै पढ्ने कोसिस पनि गर्छु र सञ्जनाजीले पनि रेडियो सर्भरको पेजमै कमेन्ट गरिरहनु भएको छ अझै पनि त्यसैले तपाईँले त्यसमा होइन कि सबै सौगात भन्ने पेजमा गएर कमेन्ट गर्नुहुन आग्रह गर्छु उहाँले पनि गुनासो गरिरहनु भएको थियो अरू साथीहरूले पनि गुनासो गरिरहनु भएको छ सौगात पेजमा चाहिँ तपाईँले गएर कमेन्ट गर्नुहोला मैले त्यसको लिङ्क पनि राखिरहेको छु र कमेन्ट पनि गरिरहेको छु रेडियो सर्भरको पेजमा पनि त्यसैले यतिखेर अर्को कमेन्ट गर्नुभएको छ सोनालिका घरानजीले सबै सौगात पेजबाट लिएँ मैले लेख्नुहुन्छ हेलो दाई सन्चै हुनुहुन्छ इस्मे सोनालिका घलान फ्रम बैसे साथ आज म यो प्रोग्राम मार्फत मेरो फ्रेन्डहरू विनिता पद्मा रेश्मा सविता शिष शर्मिला शरण मेरो लभली दिलाई मिस गर्दैछु भन्न चाहन्छु अनि दादा हजुर अनि मेरो अल नेम छुटेका फ्रेन्डहरूलाई मिस गर्दैछु बिर्सिएको छैन भन्न चाहन्छु ओके बबाई दादा ह्याभ नाइस ड्रिम भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ गोकुल माझीजीले लेख्नुहुन्छ हेलो चन्द्र दादा यो रात्रिकालीन प्रोग्राममा आज पनि गोकुल भिजिट भएको छ र माई हाउस छतिवनमा हो के छ न्यु खबर दादा अनि सबै भाउजूलाई कस्तो छ भन्नुभएको छ हामी एकदमै ठिक छौँ आजको मेरो सन्देश माई दादा साउदी जाँदै हुनुहुन्छ दादालाई शुभयात्रा भन्न चाहन्छु र अल फ्रेन्डलाई मिस गरेको छु एन्ड माया गर्नुहुने सबैलाई लभ यु भन्दै छुट्टिन्छु okay bye bye take care good night भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अप्सना लामाजीले अप्सनाजी कमेन्टमा लेख्नुहुन्छ हाई दादा दर्शन म अप्सना हेटौँडा दुई दादा all my friends family and लास्टमा धेरै रिसाउने अनि रिससँगै माया नै गर्ने माई हार्ट असिमलाई miss you and love you dear भन्दै हजुरलाई नै मिस यु दादा okay bye bye good night have sweet dream भन्नुभएको छ थ्याङ्क यू सो मच अप्सनाजी तपाईँको यो स्विट कमेन्टका लागि माया यस्तै हो थोरै रिसाउने जति रिसाए पनि लास्टमा चाहिँ धेरै माया गर्ने <laughs> यस्तै त हुनुपर्छ माया हामी सबैले चाहेको यस्तै माया पनि हो त्यसैले थोरै थोरै रिस भयो भने थोरै थोरै रिस थोरै थोरै झगडा अनि धेरै माया भयो भने त भइगयो नि हामीले उखान पनि पहिल्यैदेखि सुन्दै आएका छौँ अगुल्टोलाई त नठोकिकन बोल्दैन भन्छन् हामी एकअर्का जिन्दगीभर सँगै जिउने साथीहरू कहिलेकाहीँ मनमुटाप कहिलेकाहीँ झगडा थोरै झगडा भन्दा पनि त्यो चाहिँ अब के भन्ने यो बहस भनौँ बहस हुनु स्वाभाविक नै हो धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ प्रजा विशाल वियोगी भन्नुभएको छ प्रजा विशाल वियोगी लेख्नुहुन्छ नमस्ते दादा म प्रजा विशाल वियोगी हेटौँडा एघार नवलपुरबाट मेरो सन्देश भन्नुपर्दा गोख गोर्खामा रहनुभएका घर परिवारमा धेरै सम्झनाका साथै एफएम प्रेमीहरूको लागि रात्रिकालीन अभिवादन भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ र तपाईँका एसएमएसहरू पनि आइरहेका छन् ती एसएमएसहरूलाई पनि म कार्यक्रममा क्रमशः राख्न गइरहेको छु कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँकै कमेन्टहरू पढिरहेको छु यतिखेर अर्को कमेन्ट पनि पढ्छु कमेन्ट गर्नुभएको छ रोमियो अर्जीजीले रोमियोजी कमेन्टमा लेख्नुहुन्छ हेलो दादा दर्शन नमस्ते यो जुनेली रातको न्यानो माया केवल तपाईँलाई अनि मेरो लभली फ्रेन्डहरूले रेडियो सर्भर सुनेर बस्नुहुने सबैलाई नै मेरो माया छ है भन्न चाहन्छु भन्नुभएको छ खुसी लाग्यो रोमियोजी आज धेरै समयपछि तपाईँ कमेन्ट पढ्न पाएँ सधैँ नाम मात्र पढ्नु पर्दा मलाई पनि दुःख लागिरहेको थियो उहाँले लेख्नुहुन्छ दादा म हटियादेखि रेडियो सर्भर प्रेमी सन्तोष नगरकोटी अनि आजको मेरो म्यासेज खासै केही छैन मेरो मनमुटुको साथीलाई सम्झेको छु बिर्सेको छैन भन्न चाहन्छु साथमा भुल्न नसकिने मेरी ड्रिम गर्ल एसकेलाई एकदमै मिस गरेको छु भन्न चाहन्छु साथमा आज कोही रिसाएर बसेकी छे खै किन हो थाहा छैन दादा प्लिज उसलाई नरिसाउनु भनिदिनु है तपाईँले भनेको मान्छे कि उसले के भन्छु भने दादा रिसले खासै कसैलाई नै खाँदैन खान्छ त केवल आफैलाई सो ओके दादा good night take care miss you भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि र को रिसाइरहनु भएको हो <laughs> मुठीदेखि मुठीसम्म सुन्दै हुनुहुन्छ मेरो आवाजलाई सुन्दै हुनुहुन्छ भने मेरो आग्रह सन्तोषजीसँग नरिसाउनु होला यति भनेपछि त पुग्छ होला माया गर्ने मान्छेले यति भनेपछि बुझिहाल्नुहुन्छ अरू त मैले भन्नु पर्दैन होला धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि सन्तोषजी अर्को कमेन्ट गर्नुभएको छ जेनी थापा मगर्जीले तिम्रो साथ बिना बाँच्नुको अर्थ छ तिम्रो साथ बिना बाँच्नुको अर्थ छ मुटु झिकिदिने बाचा अनि शर्त छ तिम्रो जस्तै जाली झेली थिएन मेरो माया तिम्रो जस्तै जाली झेली थिएन मेरो माया होमियो अर्कैको दुनियाँमा स्पर्श पोकेछ र भन्नुभएको छ हिमाल पुलामे मगर बिजौरा छ तोस्रा सुर्खेत भन्नुभएको छ धेरै धेरै धन्यवाद छ टाढाबाट हामीलाई कमेन्ट गर्नुहुन्छ सधैँ सम्झिनुहुन्छ खुसी लाग्छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ फास्ट किङ सरनजीले miss you and love you too कालीफुच्ची भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कालीफुच्चीले पनि कार्यक्रम सुनिरहनु भएको होला अर्को कमेन्ट गर्नुभएको छ सुरेश सुवेदीजीले लेख्नुहुन्छ हेलो दाजु नमस्ते सन्चय हुनुहुन्छ म मेरो मायालाई धेरै मिस गरेको छु भन्न चाहन्छु भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँकै हो कमेन्टको लागि यतिखेर अर्को एउटा एसएमएस प्राप्त भएको छ हाई दादा खाना भए त म सानो पोखराबाट रोहित तामाङ लामा दुङ मेरो सन्देश भन्नुपर्दा मेरो सानी अनुलाई सधैँ मिस गरिरहेछु भन्न चाहन्छु भन्नुभएको छ अनुजीले पनि तपाईँलाई मिस गरिरहनु भएको होला धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ निश्चल निर्मलाजीले खड्कको कुशल शेर्पा भरत रिजाल युनिक विनय बोनङ राई परदेशी सन्दीप पराजुली रोशन थापा पूर्वेली केटो विमल लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ and like this like this page missing you all good night भन्नुभएको छ धेरै धेरै धन्यवाद छ निश्चलजी तपाईँले साथीहरूलाई ट्याग गरिदिनु भएको छ र पेजलाई लाइक गर्नको लागि आग्रह गरिदिनु भएको छ खुसी लाग्यो तपाईँको यस्तै मायाको यस्तै साथको अपेक्षा गरेको छु र माफी पनि माग्छु तपाईँका सबै साथीहरूको नाम चाहिँ पढ्न पाइनँ मैले किन भन्दा समय एकदमै थोरै छ तपाईँले पनि बुझ्नुहुन्छ यो बाध्यतालाई त्यसै गरी अर्को कमेन्ट यतिखेर लेखेर पढ्न चाहन्छु अनु तामाङ थोकरजीको हाई दादा सन्चै हुनुहुन्छ मि अनु तामाङ हेटौँडा बाह्र पदमपोखरीबाट सम्पूर्ण साथीहरूलाई धेरै सम्झना अनि माया भन्न चाहन्छु एन हजुरहरूलाई पनि धेरै दिनपछिको मिठो माया एन सम्झना माया मारेको छैन है दादा भन्न चाहन्छु माई अल फ्रेन्डलाई हेभ अ गुड नाइट भन्दै छुट्टिन्छु बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी यतिखेर अर्को कमेन्ट गर्नुभएको छ सौगात थापाजीले सौगातजी लेख्नुहुन्छ हर दिन याद आउँछ तिम्रै मात्र खाली हर दिन याद आउँछ तिम्रै मात्र खाली याद मेटाउने के गरौँ भनिदेऊ न काली तिम्रै यादमा हर दिन बस्छु म टोलाएर तिम्रै यादमा हर दिन बस्छु म टोलाएर याद नआउने ओखती देऊ न दिलवाली <laughs> हर दिन याद आउँछ तिम्रै मात्र खाली याद मेटाउन के गरौँ भनिदेऊ न काली भन्नुभएको छ नमस्ते दादा म राम थापा एकल यात्री हाँडी खोला साथ मसिनी मकवानपुरबाट मेरो सन्देश मेरो लभली सानो तुलसी अह तुलसीलाई मिस यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच राम्रो भावनासहित लेख्नु भएको छ धेरै खुसी लाग्यो तपाईँको भावनासहितको यो कमेन्ट पढ्न पाउँदा आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ र यतिखेर तपाईँको लागि एउटा गीत राखौँ एकैछिन दुई मिनट त्यस पछाडि हामी तपाईँका सन्देशहरू लिएर पुनः आउनेछौँ अहिलेको लागि दिलका रिस्ताबाट यो टाइटल ट्र्याक दिल का रिश्ता बड़ा ही प्यारा है कितना पागल ये दिल हमारा दिलका रिस्ता है प्यारे यो निकै नै सुन्द्र साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले कार्यक्रम मुटुदेखि मुटुसम्मको यो बसाइमा तपाईँका कमेन्टहरू तपाईँका एसएमएसहरू लिइरहेको छु र अब हामीसँग समय एकदमै कम छ त्यसैले तपाईँका सन्देशहरू औ भने म राख्न सक्दिनँ तपाईँका कमेन्टहरू नाम मात्र भए पनि पढ्ने कोसिस गरिरहेको छु यतिखेर एउटा एसएमएस पढ्छु र अन्तिम यो एसएमएस पछाडि हामी कार्यक्रममा एसएमएस पनि बन्द गर्छौँ एसएमएस गर्नुभएको छ हाई दादा खाना भयो त म मिलन तामाङ सानो पोखराबाट मेरो मुटुको कुरा भन्नुपर्दा मसँग रिसाएको स्वीकृति बुढाथोकीलाई सधैँ मिस गरिरहेको छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ र मैले एसएमएस बन्द गरेको घोषणा गरेँ धेरै धेरै धन्यवाद छ एसएमएस गर्नुहुने तपाईँ सम्पूर्णलाई र यतिखेर धेरै साथीहरूले कमेन्टहरू गरिरहनु भएको छ गुनासो पनि गरिरहनु भएको छ र साथीहरूलाई कतिपय साथीहरूले रेडियो सर्भरको पेजमा लिए गरिएको कमेन्टलाई नलिनु भयो त्यहाँ किन सेयर गर्नुभएको भन्ने कुराहरू पनि सोधिरहनु भएको छ र त्यसको जवाब त्यही पेजमा पनि छ मैले त्यो पेजमा यो पोस्ट मुनि भनेको छैन यो लिङ्कमा गएर कमेन्ट गर्नुहोला भनेको छु र त्यसलाई पनि तपाईँले ख्याल गरिदिनु होला धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र साथीहरूले धेरै कमेन्ट गर्नुभएको छ भरत रिजालजीले कमेन्ट गर्नुभएको रहेछ चन्द्र हजुरले यो पेजको कमेन्टलाई मात्र प्राथमिकता दिनु हो भने रेडियो सर्भरमा किन सेयर गर्नुभयो भन्नुभएको छ के खान पनि भनेर लेख्नु भएको रहेछ खानकै लागि सेयर चाहिँ गरे होइन तपाईँले त्यो लिङ्कमा प्रपरली पढिदिनु होला धेरै धेरै धन्यवाद छ भरतजी तपाईँको यो गुनासोको लागि र आगामी दिन पनि तपाईँको यस्तै गुनासो र मायाका कमेन्टहरूको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ राजकुमार गोलेजीले दा it's me Rajkumar Gole from Hetauda सत्ताइस भन्नुभएको छ उहाँले पनि कमेन्ट लेख्नु भएको थियो तपाईँलाई धेरै धेरै धन्यवाद छ राजकुमारजी सबै कमेन्ट चाहिँ पढ्न पाएन हामीसँग समय एकदमै अभाव छ त्यसै गरी लेखु कटुवालजीले कमेन्ट गर्नुभएको थियो अलिस्टार मिडिया ग्रुप उदयपुरबाट उहाँलाई पनि धेरै धेरै धन्यवाद छ लिखुजी तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट पनि गर्नुभएको छ पूर्वेली खुसीजीले मेरो अल साथी नै मेरो मुटुको नजिक हो त्यसैले मेरा अल फ्रेन्ड्सलाई good night miss you all me Samarpan media ग्रुपको खुसी थापा फ्रम झापा भन्नुभएको छ खुसीजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि हामी सदैव आभारी रहनेछौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ मम्मीको छोरीजीले घाइल सरिता तिम्रो मनको बिरेन त्यसै गरी लक्ष्मी किराती लिम्बू सुजन सङ्कल्प राई शेर्पा मिङमा लगायतका थुप्रै साथीहरूको नाम पनि लेख्नु भएको थियो तर मैले पुरा कमेन्ट पढ्न पाइनँ आइ सो सरी तपाईँको यो कमेन्ट पुरा पढ्न नपाएकोमा एकदमै माफी माग्न चाहन्छु र धेरै साथीहरूको कमेन्टहरू रेडियो सर्भरको पेजमा पनि आएका छन् साथीहरूलाई मैले प्रपरली त्यो पोस्टमा नै लेखेको छु मुटुदेखि मुटुसम्ममा सन्देश राख्नको लागि सबै सौगात पेजमा नै गएर कमेन्ट गर्नुहोला भनेर तैपनि साथीले यहाँ कमेन्ट गर्नुभएको छ तपाईँ कमेन्ट गर्ने हुने साथीहरूको नाम मात्रै भए पनि म लिन चाहन्छु कमेन्ट गर्नुभएको थियो लेखु कटुवालजीले लेखुजी तपाईँलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ तर आधिकारिक पेजमा गरिदिनु भयो भने हामीलाई धेरै सजिलो हुन्छ यो जानकारी मैले तपाईँलाई पटक पटक भनिरहेको छु र कमेन्टको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ अर्को कमेन्ट गर्नुभएको छ भरत रिजालजीले यता पनि कमेन्ट गर्नुभएको थियो रहेछ धेरै धेरै धन्यवाद छ भरतजी तपाईँको गुनासो पनि आएको थियो अघि र तपाईँको यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र यो रिड आउट भएन भने भोलिबाट रेडियो सर्भर पेजमा रेडियो हाम्रो पात्रबाट फेभरेटबाट हटाउनु हटाउँछु सुनाइदिनु भन्नुभएको रहेछ धेरै धेरै धन्यवाद छ भरेजी तपाईँको यो गुनासोको लागि र अवश्य भने तपाईँको रिड आउट भएन माफ गर्नुहोला बिरु लामाजीले कमेन्ट गर्नुभएको छ दुःखको साथ भने मैले यो चाहिँ बिरु लामाजी धेरै धेरै धन्यवाद छ हेलो दाई नमस्ते म गोगनी छ का खोलाबाट बिरु लामाजी तपाईँलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सौगात थापाजीले सौगातजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अन्य कमेन्टहरू पनि गर्नुभएको छ निश्चल निर्मलाजीले यहाँलाई पनि धेरै धेरै धन्यवाद छ कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा अपेक्षा गर्छौँ त्यसै गरी सौगात थापाजीले कमेन्ट गर्नुभएको छ उहाँको कमेन्टको लागि पनि धेरै धेरै धन्यवाद छ हेमबहादुर राउत शिखरजीले कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद छ रमेश अपाखे हेलि अपहेलित राउतले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ रोजिन सिटौराजीले कमेन्ट गर्नुभएको छ रोजिनजीलाई पनि धेरै धेरै धन्यवाद छ काली लजालु सङ्गीताजीले पनि कमेन्ट गर्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी मम्मीको छोरीजीले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ करुण थापा करुणजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ मनसिका मणिजीले कमेन्ट गर्नुभएको छ मनसिकाजीलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी अमर स्याङता प्रधान अन्नकिजीले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ प्रजु पोखरेलजीले पनि कमेन्ट गर्नुभएको छ गुड नाइट अल भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ शेर्पा मिङमाजीले मिङमा शेर्पाजीलाई पनि तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अफलाइन क्विनजीले यहाँलाई पनि धेरै धेरै धन्यवाद छ कमेन्टको लागि त्यसै गरी राज थोकर तामाङजीले कमेन्ट गर्नुभएको छ राज थोकरजीलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी सबिना लामाजीले पनि कमेन्ट गर्नुभएको थियो सबिनाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ कमेन्टको लागि आयुष तामाङजीले कमेन्ट गर्नुभएको थियो यहाँलाई पनि धेरै धेरै धन्यवाद छ सार्थराज हुसेन राजाजीले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी दिपा लामाजीले पनि कमेन्ट गर्नुभएको छ दिपाजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ केटो मनक्कले भन्नुभएको छ उहाँले पनि कमेन्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि विल्ड योङजीले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ उहाँको नाम चाहिँ अरुण पाखरिन हेटौँडा अठार शिखरपानीबाट रहेछ त्यसै गरी तामाङनी केटीजीले पनि कमेन्ट गर्नुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद छ अरुणको सञ्जनाजीले कमेन्ट गर्नुभएको छ सञ्जनाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ तपाईँले पनि गुनासो गरिरहनु भएको थियो माफ होला तपाईँको कमेन्ट यता परेछ त्यसैले मैले पढ्न पाइनँ पिङ्कु मगरजीले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ एफएम साथी जितनारायणजीले कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद छ निश्चल ओम चौधरीजीले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी अविरल प्रेमीजीले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ राजकुमार गोलेजीले कमेन्ट गर्नुभएको छ राजकुमार गोलेजीलाई पनि धेरै धेरै धन्यवाद छ र तपाईँ सम्पूर्णलाई धन्यवाद ज जसले कमेन्ट गरिदिनु भयो ज जसले एसएमएस गरिदिनु भयो त्यसै गरी कमेन्ट गर्नुभएका केही साथीहरूको नाम छुट्यो कि म पेजलाई रिफ्रेस गरेर हेर्दैछु र ती कमेन्टहरू पढ्न नपाए पनि म नाम मात्र भए पनि राख्ने कोसिस गरिरहेको छु र यद यद सहर हाँस्न सरोवरजीले कमेन्ट गर्नुभएको रहेछ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी सताउँछ तिम्रो यादले भन्नुभएको छ उहाँले पनि कमेन्ट गर्नुभएको रहेछ तपाईँको यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ सनिरा मोक्तानजीले पनि कमेन्ट गर्नुभएको रहेछ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ सञ्जनाजीले पनि कमेन्ट गर्नुभएको रहेछ पुनः दोहोऱ्याएर सञ्जनाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ सौगात थापाजीले कमेन्ट गर्नुभएको थियो सौगातजीलाई पनि धेरै धेरै धन्यवाद छ कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ र अहिले भर्खरै दिपेश खवासजीले पनि कमेन्ट गर्नुभएको छ सबै सौगात पेजमा यहाँलाई पनि धेरै धेरै धन्यवाद छ कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ सागर केआर गिरिजीले कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी नानु निस्माजीले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी तिम्रो मनको बिरेन म भन्नुभएको छ उहाँले कमेन्ट गर्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद परदेशी सन्दीप पराजुलीजीले अल मिस यु भन्नुभएको रहेछ धेरै धेरै धन्यवाद छ रोशन थापाजीले कमेन्ट गर्नुभएको थियो रोशनजीलाई पनि धेरै धेरै धन्यवाद छ र तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज जसले कमेन्ट गरिदिनु भयो कार्यक्रम सुनिदिनु भयो साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद आगामी दिनमा पनि तपाईँको यस्तै साथको अपेक्षा गर्दै कार्यक्रमको यो बसाइबाट अहिलेको लागि भने म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री